डडेलधुरामा को सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई डडेलधुराले जनाएको हो केन्द्र अध्यक्षहरूको नियुक्ति भएर आ आफ्नो केन्द्रमा गइसकेका छन् परीक्षाका लागि आवश्यक सामग्रीहरू पनि परीक्षा केन्द्रसम्म पुर्याइसकेको शिक्षा विकास तथा समन्वय इकाई डडेलधुराले जनाएको छ शिक्षा विकास तथा समन्वय इकाई डडेलधुराका प्रमुख नारायण दत्त भट्ट भइसकेको छ केन्द्राध्यक्षहरूको नियुक्ति भएर अभिमुखी भएर उहाँहरू आफ्नो केन्द्रतिर लागिसक्नु भएको छ सबै कुराहरू सामग्रीहरू आवश्यक सामग्रीहरू पनि सबै केन्द्रतिर पुगिसकेको अवस्था छ डडेलधुराबाट यस वर्षको एसईमा नियमित तर्फ दुई हजार छ सय पचपन्न नयाँ ग्रेड वृद्धितर्फ एक सय अडतिस तथा पुरानो ग्रेड वृद्धितर्फ पचास गरी जम्मा दुई हजार आठ सय त्रिचालिस जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् डडेलधुरा जिल्लाभर तोकिएका जम्मा बाह्र परीक्षा केन्द्रमा जिल्लाका सत्री विद्यालय गरेका विद्यार्थीले परीक्षा दिने भएका छन् कार्यालय प्रमुख भट्ट यस वर्षको परीक्षामा जिल्लामा जम्मा दुई हजार आठ सय त्रिचालिस सहभागी हुँदैछन् तीमध्ये नियमिततर्फ दुई हजार छ सय पचपन्नजना अनि नयाँ ग्रेड वृद्धितिर एक सय अडतिसजना र पुरानो ग्रेड वृद्धितिर पचासजना छन् सत्तरीवटा विद्यालयहरू चाहिँ सहभागी हुनेछन् दायन्द्र जिल्लामा अहिले एसी परीक्षाका लागि बाह्रवटा परीक्षा केन्द्रहरू कायम गरिएको छ भित्री मधेसतिर हाम्रो चारवटा केन्द्रहरू छ माधि आलितालमा त्यसै गरी बागेश्वर माधि कटालमा सिद्धनाथ माधि चन्दनी र सिद्धनाथ माधि जोगुडा भन्नेमा छ बागेश्वर गाउँपालिकामा दुईटा केन्द्रहरू कायम गरिएको छ सरस्वती माधि बगरकोट र अर्को चाहिँ ग्राम मावि रूपल त्यसै गरी भुवनेश्वरी बड बसन्तपुर गणेश मावि बडान उग्रतारा मावि पोखरा महेन्द्र मावि खलङ्गा ससुलिङ मावि चामडा गरेर यसरी बाह्रवटा परीक्षा केन्द्रहरू चाहिँ कायम गरिएको छ परीक्षामा नक्कल गर्ने विद्यार्थीलाई शिक्षा ऐन अनुसार तोकिएको कारवाही हुने जनाइएको छ विद्यार्थीहरूलाई निर्धक्काका साथ परीक्षामा सहभागी हुन कार्यालय प्रमुख भट्टले आग्रह गरेका छन् परीक्षामा सहभागी बालबालिकाहरू जति छन् सबैलाई एकदम निर्भयका साथ आफूले गरेको पढाइलाई त्यसरी उहाँहरूको सिकाइलाई भरपूर रूपमा आफ्नो उत्तर पुस्तिकामा लेख्ने उहाँहरूले चाहिँ नि प्रयास गर्नुहुनेछ र निर्धकसित एकदम शान्तिपूर्ण वातावरणमा उहाँहरूले चाहिँ नि आफ्नो परीक्षामा सहभागी हुनु हुनुहुनेछ भन्ने अपेक्षा गरेको छु र त्यसै गरी उहाँका अभिभावकहरूले पनि आफ्ना बालबालिकाहरूलाई परीक्षाको समयमा पूर्ण रूपमा चाहिँ चढ्ने समय उपलब्ध गराउनुहुनेछ र सहयोग गर्नुहुनेछ भन्ने आशा छ र त्यही अपिल पनि म गर्न चाहन्छु परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष सहायक केन्द्राध्यक्ष निरीक्षक साथीहरूले पनि बालबालिकाहरूलाई हतोत्साहित नहुने गरी परीक्षाको मर्यादा चाहिँ कायम हुने फेरि कार्यक्रमलाई भन्ने चाहिँ अपेक्षा छु यही दस गतेदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा एसईलाई मर्यादित ढङ्गले सम्पन्न गर्नको लागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नु आवश्यक छ रेडियो युनिटीका लागि प्रकाश पार्की डडेलधुरा